साँच्ची हिजो म त उसलाई चोखो माया गरेकी थिएँ के कमी थियो सुजनलाई आखिर मेरो मायामा मलाई उसको भाइले भनेको कुरामा विश्वास लागेन म त उसलाई निस्वार्थ माया गर्थेँ माया गरेकी थिएँ मलाई उसको भाइले भनेको कुरा विश्वास लागेन त्यसैले उसलाई मैले हजारौँ पटक फोन हाने एक दिनमा तर सुजनले फोन उठाउनु भएन अनि म साँच्ची नै पागल जस्तै भएँ त्यस्तो मान्छे यसरी परिवर्तन होला भनेर त सोचेकै पनि थिएन म त उसलाई जिन्दगी सम्झेर माया गरेकी थिएँ अब मेरो जिन्दगी जिउनुको के अर्थ रह्यो र जस्तो लाग्न थाल्यो अनि मेरो मन मस्किस्तमा सुजन नै घुमिरहनुहुन्थ्यो म त राम्रो नराम्रो पनि छुट्याउन नसक्ने भए मेरो मस्किस्ताले पनि काम गर्न छाड्यो अनि मलाई मर्न मन लाग्न थाल्यो म बाँचेर नि के गर्न सक्छु र जस्तो भयो सधैँ मनमा पीडा अनि आँखामा आँसु यो स्वार्थी संसारको दुनियाँमा बाँच्नुभन्दा मरेकै राम्रो लाग्न थाल्यो हो महेशजी मलाई जस्तो यति ठुलो धोका कसैलाई पनि पारेको छैन होला र नपरोस् पनि म क्याम्पस जान पनि छाडेँ मलाई त्यहाँ एकदमै गाह्रो हुन्थ्यो मलाई साथीहरूले घरमा लगेर छाडिदिए घरमा गए पनि मेरो अवस्था यस्तै नै भयो साँच्चै भन्ने हो भने महेशजी म एउटा मस्किस्त नभएको पागल जस्तै भएकी थिएँ एक दिन घरमा कोही नभएको मैले सुजनले दिएको पीडामा धेरै ठाउँमा हात काटेँ अनि बेहोस भएछु मलाई सन्देहघरका हस्पिटल लागेर भर्ना गर्नुभएछ अनि मलाई बुटोल लुम्बिनी हस्पिटलमा भर्ना गर्नुभएछ मेरो अर्को दिन बल्ल होस आएछ अनि म हस्पिटलको बेडमा थिएँ म सुजनलाई सम्झिएर धेरै रोएँ सुजनकै यादमा पल पलमा ठड्पिरहेँ मेरो कक्षा एघारको एक्जाम पनि आयो मैले एक्जाम पनि दिइनँ मलाई सबैजनाले एक्जाम दिनको लागि आग्रह गर्नुभयो तर मैले दिइनँ मेरो लागि सबैभन्दा ठुलो सुजन हुनुहुन्थ्यो जुन दिनदेखि सुजन मदेखि टाढा हुनुभयो मेरो खुसी सबै लगे जिउँदो लास बनाएर छाडिदिनु भयो मलाई सुजनले किन छोड्नुभयो त्यो त मलाई केही थाहा छैन मसँग त सुजनलाई दिने माया बाहेक केही पनि थिएन सुजनले चाहेको के हो त्यो मलाई थाहा छैन मेरो मनसँग किन यति ठुलो खेलवाड गर्नुभयो किन यति ठुलो खेल खेल्नु भयो भन्छन् मायामा विश्वास हुन्छ मैले पनि त्यही विश्वास गरेँ महेशजी बिछोडका पीडामा बाँच्न कति गाह्रो हुन्छ त्यो त भोगेकालाई थाहा हुन्छ सुजन हजुर त धेरै खुसी हुनुहुन्छ होला खुसी हुनुहोस् पनि मलाई जिउँदै मारी पराईलाई रोज्नु भयो मेरो जिन्दगीलाई एउटा खेलाउना सम्झे खेलाइ छाड्नु भयो मलाई जस्तो धोकाहरू कसैलाई नदिनु यदि यो कार्यक्रम सुन्दै हुनुहुन्छ भने सुजन मेरो मनसँग किन खेलवाड गर्नुभयो आखिर खेलवाड गरेर के पाउनु भयो म त तपाईँलाई विश्वास गर्थेँ आफूलाई भन्दा पनि बढी माया गर्थेँ आज त्यही विश्वास त्यही मायाको बदला कहिले पनि निको नहुने चोट उपहार दिएर जानुभयो गर्न सजिलो कि तपाईँ जस्तो स्वार्थीको विश्वास गरे अरू त के नै मनमा गुनासो रह्यो र मनमा जे जस्तो भए पनि पर्ने जिन्दगी सुजन हजुर मदेखि टाढा भएदेखि मेरो जिन्दगी अध्यारो रात जस्तै भएको छ सुजन हजुर मदेखि टाढा भएको डेढ वर्ष भयो तर हजुर मेरो सम्झनामा हुनुहुन्छ मेरो मायामा कुनै स्वार्थ थिएन सायद त्यसैले होला हिजो पनि हजुरलाई माया गर्थे आज पनि म हजुरलाई उत्तिकै माया गरिरहेकी छु र म मेरो जिन्दगीको अन्तिम क्षणसम्म म तपाईँलाई नै माया गरिरहनेछु सम्झिरहनेछु तपाईँकी जीवन सङ्गिनीलाई धेरै माया गर्नु कसैको जिन्दगीसँग नखेल्नु प्लिज म त तपाईँको खुसी चाहन्थेँ चाहने मान्छे सुजन धेरै खुसी छौरे धेरै राम्रो मान्छे बन्नु यही मेरो कामना हजुरले त मेरो खुसी लुटिदिनु भयो जुन दिन हजुर मदेखि टाढा हुनुभयो त्यो दिनदेखि मेरो जिन्दगी हजुरको यादमा नै बितिरहेको छ अनि हजुरलाई बधाई पनि मेरो जिन्दगीको ठुलो खेल खेलेको सँगसँगै मेरो हाँसो हजुरले लगेर जानुभएको छ र मेरो जिन्दगी रोएर नै बित्नेछ तर मेरो हाँसोको मूल्य के बुझ्नुहुन्थ्यो र हजुरले अन्त्यमा म यो कार्यक्रम फेरि तिम्रो याद आयो मार्फत के भन्न चाहन्छु भने मलाई जस्तो पीडा अरू कसैलाई नपरोस् यदि तपाईँहरूले पनि माया गर्नुहुन्छ भने चोखो माया गर्नु आत्मैदेखि गर्नुहोस् मनैदेखि गर्नुहोस् हृदयदेखि गर्नुहोस् कसैको मनसँग मायाको खेलवाड नगर्नुहोस् कसैले चोखो मायामा घात गर्दा त्यतिखेरको पीडामा कति मन रुन्छ त्यो त भोग्नेलाई मात्र थाहा हुन्छ त्यसैले कसैलाई पनि कसैले पीडा नदिनुहोस् र कसैले विश्वास दिलायो भन्दैमा यति धेरै विश्वास पनि नगर्नुहोस् किनकि हजुरहरूको अवस्था पनि मेरो जस्तै नहोस् भन्न चाहन्छु अनि महेशजी यसरी सुजनकै यादमा मन जलाइ जलाइ आँसु बगाएर लेखेको यो पत्रबाट बिदा हुन चाहन्छु महेशजी हजुरलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु अलविदा खोलिदिए छन् छुट्टा छुट्टा बल्ल हिले जानी सबै रहेछन् छुट्टा छुट्टा बल्ल हिले जानी आज मैले कार्यक्रममा पत्र उठान गरे पत्र पठाउनु भएको थियो अस्मिताले अर्को घाँसी हम्सपुरबाट दुःख लागेर आयो अस्मिताजी आफूसँग भएको भन्दा नभएको चिज किन प्यारो हुन्छ छैन त छैन तर पनि अभावले हर मान्छेलाई सताउँछ अस्मिताजी जीवनयापनको चक्र पनि अनौठो छ पीडा लुकाई अरूसँग म ठिक छु भनेर कर लगाई लगाई ओठलाई एकछिन दे र आँखालाई आँसु नदेखाई भनेर अर्याउनु पर्ने जब भिड पातलिँदै गई आफू एक्लै हुन्छ त्यहाँबाट फेरि पनि सुरु हुन्छ उस्तै रोदनको प्रक्रिया रुवाई त सानोमा भन्थे तर त्योभन्दा बढी रुवाई जब उमेर बढ्दै जान्छ त्यति बेला हुँदो रहेछ पहिला पहिला बेलामा खान पाएन र कसैले पिठेमा हामी रुन्थ्यौँ तर अहिले कसैले पिटेर होइन समयले पिटेर गुहा गुहा रुनु पार्दो रहेछ अस्मिताजी समयले यसरी पिट्यो कि थाहै भएन तपाईँको जिन्दगीमा पनि वज्रपात आइपरेछ दुखी कति पनि नहुनुहोस् जिन्दगी यस्तै हो जिन्दगीमा सोचेको जस्तो चाहेको कहिले कसलाई कति बेला भएको छ र त्यसैले मन बुझाउनु होला आजलाई भने कार्यक्रम फेरि तिम्रो याद आएको लागे छुट्याएको निर्धारित समय सिद्धिन लाग्यो भनेर प्रविधिबाट थम्मन परियारले जानकारी गराउँदै हुनुहुन्छ आजको कार्यक्रम यहाँलाई कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव र प्रतिक्रिया दिन नबोल्नुहोला साथमा तपाईँका पनि यस्तै कसैप्रति गुनासो याद माया प्रेमका कुराहरू छन् भने हामीलाई पत्र पठाउन नबोल्नुहोला जसको लागि पत्र पठाउने ठेगाना रेडियो कार्यक्रम कार्यक्रम फेरि तिम्रो याद आयो रेडियो गुल्मे एकानब्बे दशमलव दुई मेगा हर्ज रेसुङ्गा नगरपालिका दस उपलोतम घाँस गुल्मे यतिन्जेलसम्म रेडियो सुनेर साथ दिनुभयो यो रात्रिकालीन प्रहरमा तपाईँलाई धेरै धेरै धन्यवाद छ यस्तै नेपाली संसार रेडियो अस्ट्रेलियाबाट सुने तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु यसै गरी विभिन्न अनलाइनहरू मार्फत सुन्नुभयो तपाईँलाई धन्यवाद र विभिन्न अनलाइनहरूमा बजाउन सहयोग गर्नुभयो तपाईँहरूलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु आजको कार्यक्रममा पत्र पठाउनुहुने अस्मिताजीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु र प्रविधिबाट साथ दिनुहुने आत्मीय साथी थम्मनलाई पनि धेरै धेरै धन्यवाद दिँदै आजको कार्यक्रम कार्यक्रम फेरि तिम्रो याद आयोबाट तपाईँको सुख दुःखको आवाज बोल्ने साथी म महेश बोहुरा पनि अर्को श्रृङ्खलासम्मको लागि बिदा हुन चाहन्छु नमस्ते अलविदा